चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म अनिता अर्याल सुरुमा प्रमुख समाचारका शीर्षकहरू सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न कङ्ग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै संसदमा भने भोलिदेखि छलफल हुने यो वर्ष प्राकृतिक विपदबाट धनजनको क्षति नहुने गरी पूर्व तयारी गरेको सरकारको दावी उद्धार र पुनर्स्थापनाको काम तत्काल हुने भएकाले धनजनको क्षति नहुने अनुमान Nepal para veterinary and livestock एसोसिएसनले आन्दोलन नरोक्ने पशु चिकित्सा परिषद संशोधनको माग इराकी सेनाद्वारा सदाम हुसेनको गृहनगर त्रिकितमा आक्रमण सङ्कट समाधान गर्न राजनीतिक समाधान आवश्यक भएको प्रधानमन्त्री मल्लिकीको भनाई र कोस्टारिका र नेदरल्यान्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश आज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 समिति र संसदीय दलको संयुक्त बैठक डाक्नु भएको छ बैठकमा कार्यवाहक सभापति पौडेलले पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु हुने पौडेलको निजी सचिवालयले जनाएको छ पौडेलले आज बिहान कोइरालालाई फोन गरेर स्वास्थ्य अवस्था संस्थाका बारेमा जानकारी लिनुभएको छ सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा भोलिदेखि मात्रै छलफल हुने भएको छ राष्ट्रपति डाक्टर रामवरण यादवले व्यवस्थापिका संसदको संसदमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफलको कार्यक्रम राखेको संसद सचिवालयले जनाएको छ संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भोलि र पर्सि छलफल सकिएपछि सरकारी जिज्ञासासहित पारित गरिने बताउनु भएको छ सभासदहरूले उठाएका प्रश्नको कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले जवाब दिनुहुने बुझिएको छ संसदको अर्को बैठक भोलि बिहान एघार बजेका लागि बोलाइएको छ मङ्सिर चारको संविधान सभा चुनावमा भएको भनिएको धाँधलीको छानबिन गर्न बनेको संसदीय विशेष समिति नागरिकको उजुरी र गुनासाका आधारमा छानबिन गर्ने भएको छ संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिले आजदेखि दस दिनभित्रमा उजुरी दिन नागरिकसँग आग्रह गरेको छ समितिका अध्यक्ष लक्ष्मण लाल कणले नागरिकको उजुरीका आधारमा छानबिनलाई अगाडि बढाइने बताउनु भएको छ विभिन्न दलका सभासदहरूको सभासदहरू सहभागी संसदीय विशेष समितिले तीन महिनाभित्र अध्ययन गरेर संसदमा प्रतिवेदन पेश गर्नेछ दोस्रो संविधान सभा चुनावमा भएको कमी कमजोरी खेलाउनका साथै आउँदा दिनहरूमा हुने निर्वाचन निष्पक्ष र धाँधली रहित बनाउने केही सुझाव पनि समितिले दिने अध्यक्ष कर्णको भनाइ छ पार्टीको नौ महाधिवेशनमा एमाले अध्यक्षका प्रत्याशी द्वय वरिष्ठ नेता माधव कुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली एउटै मञ्चमा उपस्थित हुनुहुने भएको छ नौ महाधिवेशन नजिकिँदै जाँदा आफ्ना गुटका भेला तथा प्रतिनिधिलाई आफ्नो पक्षमा तान्न र आपसी घोचपेचमा व्यस्त रहेका नेता नेपाल र ओली आज एउटै मञ्चमा उपस्थित भएर कार्यकर्तालाई सम्बोधन गर्नुहुने भएको छ पार्टीको प्रचार उपसमितिले नौ महाधिवेशनबारे जानकारी दिन आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ सहित नेता नेपाल र ओलीलाई पनि राखिएको छ प्रचार उपसमितिले आयोजना गरेको नियमित पत्रकार सम्मेलन दिउँसो एक बजे पार्टी कार्यालय मदनगर बल्खुमा हुनेछ भने पत्रकार सम्मेलनमा शीर्ष तीन नेताले नै सम्बोधन गर्ने बुझिएको छ एमालेको महाधिवेशन आगामी असार उन्नाइस गतिदेखि काठमाडौँमा सुरु हुँदैछ संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले राज्यको पुनर्संरचनाका विषयमा छलफल गर्ने जनाएको छ संविधान सभामा सभासदहरूले राखेको भनाई र दलहरूको अडानका आधारमा सहमति खोज्न संवाद समितिले छलफल गर्दैछ अबको केही बेरमा सिंहदरबारमा बस्ने बैठकमा राज्य पुनर्संरचनाको भावी संविधानमा राज्यले शासकीय स्वरूपको संरचनाको बारेमा सहमति खोजिने समितिका सचिव मुकुन्द शर्माले बताउनु भएको छ संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिको तर्फबाट संविधान सभामा प्रस्तुत तत्कालीन शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदन सहमतिका लागि संवाद समितिमा पुगेको छ प्रधानमन्त्रीको कार्यकाल प्रधानमन्त्री चयन प्रक्रिया लगायतका विषयमा दलहरूले फरक फरक धारणा राखेका छन् पशु चिकित्सा परिषद ऐनमा संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएको Nepal para veterinary and livestock एसोसिएसनले आन्दोलन नरोक्ने जनाएको छ सरकारले आन्दोलनका कारण किसानको पशुधन नाश हुने र पशुपालन क्षेत्रमै आर्थिक रूपमा नकारात्मक असर पर्ने भन्दै आन्दोलन स्थगित नगर्न सरकारले भने आन्दोलन स्थगित गर्न आग्रह गरेको छ तर आन्दोलनरत एसोसिएसनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडान राखेको छ एसोसिएसनका संचार संयोजक रामप्रसाद मेहताले सरकारसँगको वार्ता निष्कर्षमा नपुगेको र आफ्ना माग पूरा हुने नदेखिएको भन्दै आन्दोलनका कार्यक्रम नछोड्ने बताउनु भएको छ वर्षदेखि एन संशोधनका लागि पटक पटक प्रयास भए पनि अहिले आएर संशोधन गर्नु जरुरी छैन भन्नु गैर जिम्मेवारीपना भएको उहाँको टिप्पणी छ देशभर पचास हजारको हाराहारीमा रहेका पशु स्वास्थ्य प्राविधिक र ग्रामीण पशु स्वास्थ्य कार्यकर्तालाई कानुनी मान्यता र अधिकार सबल र प्रभावकारी वातावरण दिन नियमन गर्न र पेसाको सुरक्षाका लागि पनि पशु चिकित्सा परिषद ऐन संशोधन हुनुपर्नेमा मेहताले जोड दिनुभयो काठमाडौँ नागढुङ्गा सडक खण्डमा ट्रिपरको ठक्करबाट घरभित्र सुतिरहेका दुईजनाको मृत्यु भएको छ गैराती थानकोटबाट नौबिसेका लागि छुटेको बादुई ख उनाचालिस बयानब्बे नम्बरको बसले बाङ भन्ज्याङ स्थिति पिलाको मोटर मोड सडकमा ट्रिपर घरमा ठोकिँदा घरधनी सत्तरी वर्षका बलराम बोहरा र उहाँकी श्रीमती मैयाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ बा एक ख पचहत्तर बयानब्बे नम्बरको मिनी टाटाले ओभरटेक गर्ने क्रममा ट्रिपर अनियन्त्रित भई बोहराको घरमा ठोकिन पुगेको थियो मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ मुस्लिम समुदायले अबको एक महिनाभर व्रत रोजा बस्ने चलन छ इस्लामिक पात्रोका अनुसार हिजरी सम्बन्धको नौ महिनालाई रमजानका रूपमा लिइन्छ यस पर्वमा उनीहरू राति विशेष प्रार्थना र नवाज पढ्दछन् यस पर्वमा हरेक मुस्लिम समुदायले आफ्नो सम्पत्तिको अढाई प्रतिशत गरिब मदरसा र मस्जिदमा मस्जिदका लागि दिनै पर्ने प्रचलन रहेको छ सरकारले यो वर्ष प्राकृतिक विपदबाट धनजनको क्षति नहुने गरी पूर्व तयारी गरेको दावी गरेको छ गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका उपसचिव प्रदीप कुमार कोइरालाले उद्धार र पुनर्स्थापनाको काम तत्काल हुने भएकाले धनजनको क्षति नहुने अनुमान गरिएको जानकारी दिनुभएको छ कोइरालाले मनसुनबाट प्रभाव पर्ने जिल्लामा पूर्व तयारीका सामान राख्न निर्देशन दिइसकेको बताउनु भएको छ विपद व्यवस्थापनका लागि स्वास्थ्य कृषि लगायतका विभिन्न दसवटा समूह निर्माण गरेर काम सुरु भएको कोइरालाले बताउनु भएको छ यसपटक मनसुन ढिलो सुरु भएकाले पूर्व तयारीका सामान राख्न सकिएको र पूर्व सूचना प्रणाली पनि विगत भारतको भन्दा प्रभावकारी रहेको उहाँको भनाइ छ उहाँले उद्धार पुनर्स्थापनाको काम तत्काल गर्न सके पनि राहत वितरणमा भने कठिनाई हुने देखिएको बताउनु भएको छ विपद व्यवस्थापनमा बजेट अभाव रहेको भन्दै उहाँले आवश्यक बजेट विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गरिएको पनि जानकारी दिनुभयो अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ नेकपा एमालेका नेताहरू किन यति धेरै गाली गलोजमा उत्रिएका होलान् ए राजनीतिक संस्कारको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 आफ्नो नियन्त्रणमा लिएका छन् विश्वका नेताहरूले अप्रेल महिनाको निर्वाचनपछि सरकार गठन गर्ने प्रक्रियालाई गति दिन पनि आग्रह गरेका छन् उनीहरूले जातीय विभाजनमा द्वन्द्वलाई सेनाद्वारा समाधान गर्न नसकिने बताएको बीबीसीले जनाएको छ यसैबीच समस्याग्रस्त प्रधानमन्त्री नुरी अल मलिकीले सङ्कट समाधान गर्न राजनीतिक समाधान आवश्यक भएको बताउनु भएको छ अन्तमा खेल समाचार ग्रिसलाई पाँच तिनले हराउँदै कोस्टारिका विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ आज बिहान सकिएको खेलमा निर्धारित नब्बे र त्यसपछि थपिएको तीस मिनटमा दुवै टिमबाट समान एक एक गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ग्रिसका खेलाडी थियोफानी जेकासको प्रहार कोस्टारिकाका गोलकिपर किलोन नवाजले बचाएका हुन् कोस्टारिकाका पाँचजना खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरेका हुन् क्वार्टर फाइनलमा कोस्टारिकाले अब शनिबार राति नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ यसैबीच मेक्सिको विरुद्धको खेलमा अठासी मिनटपछि दुई गोल फर्काउँदै नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ नेदरल्यान्ड्सलाई अन्तिम आठमा पुर्याउन भेस्ली स्नाइजर र क्लान्स जान हुन्टेलले गोल गरेका हुन् खेलको अठासी मिनटसम्म एक शून्यले पछि परेको अवस्था उल्टाउँदै डच टोलीले त्यसपछि लगातार दुई गोल फर्काउँदै खेल आफ्नो पक्षमा पारेको हो यसअघि पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको तेस्रो मिनटमै जियोभानी डच सन्तोषले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका हुन् चालिस मिनटसम्म जोगाएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा मेक्सिकोले उपाधि यात्रालाई विश्राम दिनु पर्यो नतिजासँगै उन्नाइस सय छयासी पछि विश्वकप फुटबलको क्वार्टर फाइनल पुग्ने मेक्सिको मेक्सिको सपना पनि पूर्ण विराम लागेको छ खेलका क्रममा मैदानको तापक्रम अडतिस दशमलव आठ डिग्री सेल्सियस पुगेपछि दुई पटक खेलमा तीन तीन मिनटको विश्राम दिइएको थियो प्री क्वार्टर फाइनलको खेल अन्तर्गत आज राति र भोलि बिहान दुईवटा खेल हुनेछ राति पाउने दस बजेपछि हुने पहिलो क्वार्टर फाइनलमा फ्रान्स र नाइजेरिया भिड्दा भोलि बिहान पाउने दुई बजे भने जर्मनी र अल्जेरिया आम्ने सामने हुनेछन् बिहान दस बजेको अर्पण समाचारबाट बिताउनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न कङ्ग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै संसदमा भने भोलिदेखि छलफल हुने यो वर्ष प्राकृतिक विपदबाट धनजनको क्षति नहुने गरी पूर्व तयारी गरेको सरकारको दावी उद्धार पुनर्स्थापनाको काम तत्काल हुने भएकाले धनजनको क्षति नहुने अनुमान नेपाल पारा भेटनरी एन्ड स्टक एसोसिएसनले आन्दोलन नरोक्ने पशु चिकित्सा परिषद ऐनमा संशोधनको माग इराकी सेनाद्वारा सद्दाम हुसेनको गृहनगर तिर्कितमा आक्रमण सङ्कट समाधान गर्न राजनीतिक समाधान आवश्यक भएको प्रधानमन्त्रीको भनाई र कोस्टालिका र नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश आज राति फ्रान्स र नाइजेरिया भेट्दै हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ altitude multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एल्टिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस लागि सुनो हजुर के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे अल्मुनियमको ढोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू अनि यो डेकोरेसन सबै चोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिम चौक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ load shedding load shedding load shedding न सुत्ने बेला बिजुली हुन्छ न उठ्ने बेला बिजुली हुन्छ के गर्ने होला त खै तपाईँको मेरो अनि सबैको समस्या यही त हुने काका ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौँ अनि सुन्नुहोस् त काका त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ हजुर भारत सरकारद्वारा मान्यता प्राप्त आइएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू तिन वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेस्पा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ सम्पर्क Om Sai electric and machinery Ratnanagar एक स्कुल सटर सौराहा चौक फोन नम्बर शून्य छप्पन्न पाँच साठी सात सय चौबिस मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस ट्युसन कक्षाहरू अब इटिआईमा e e विगत तेह्र वर्षदेखि डाक्टर प्राध्यापकहरूद्वारा प्रत्यक्ष सञ्चालित एसएलसी एवं प्लस टू पछिको ब्रिज कोर्स सेन्टर इटिआईमा e एसएलसी फेल छात्र छात्राहरूलाई ट्युसन कक्षाहरू सञ्चालित छन् थप सेवाहरू एसएलसी पासहरूलाई staff nurse HA pharmacy bridge course plus two science वा प्राविधिक एचए फार्मेसी आदि दिएकाहरूलाई MBBS BSc nursing BE BSc AG bridge course IELTS English Korean Japanese भाषाका कक्षाहरू पनि सञ्चालित छन्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 भने पनि मार्सल इम्पोरियमलाई सम्झन सक्नुहुनेछ पुनश्च नयाँ वर्ष स्किम अन्तर्गत हिरो यो कम्पनीको बाइकहरूको खरिदमा हात खाली नजाने गरी रु पाँच हजारदेखि रु एक लाखसम्म नगद उपहारको व्यवस्था छ सम्पर्क हिरोको आधिकारिक विक्रेता मार्सल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी बजार फोन नम्बर शून्य